जानिन कि मैले जिउनै जानिन कि मैले रुमलिएमा अल्मल्लिएमा कतै हराएमा अनेकों घूमती मान हरे आकाश फेरे छु तर रितो छ रितो यो जीवन जिन्दगी चलेकै छ तर पाइलै पिछे छ अडचन मटेको कहाँ कहाँ हो सपना मेरा रङ्गाउँ कहाँ अनेकौँ भिर खो काटिएको छु म रहरै रहरले थिचिएको छु म तौलिएको छु म बेचिएको छु म आशाको बारीले थिचिएको छु म कैयौँ isasihin mo